चाडको नाममा नहिड नसा पिएर साथी चाडको नाममा नहिँड नसा पिएर साथी नत्र जान्छ शिवरात्री पीडा दिएर साथी चाडको नाममा नहिँड नसा पिएर साथी नत्र जान्छ शिवरात्रि पीडा दिएर साथी दुई दिनको जिन्दगी किन हिँड्नु मातेर दुई दिनको जिन्दगी किन हिँड्नु मातेर नसा त्यागी हिँडौ बरु खुसी लिएर साथी नसा त्यागी हिँडौ बरु खुसी लिएर साथी नत्र जान्छ शिवरात्रि पीडा दिएर साथी लाग्यो मलाई हेरिरहु जस्तो कस्तो मात लाग्यो मलाई हेरिरहु जस्तो बेहोसीमै पनि उनलाई खोजिरहु जस्तो मात लाग्यो मलाई हेरिरहु जस्तो बेहुसीमै पनि उनलाई खोजिरहु जस्तो कस्तो छैन यौवन आज खुल्ला बतासरी सलबलाए बादलहरू हतास हतास गरी कहाँ पुगी चाह बेहुसीमै पनि उनलाई खोजिरहँ जस्तो कस पनि उनलाई कस्तो मात लाग्यो मलाई हेरिरहँ जस्तो बेहोसीमै पनि उनलाई खोजिरहँ जस्तो कस्तो मात लाग्यो मलाई सञ्चय एल्बमबाट एम बरालको आवाजमा गुन्जिरहेको यसै सुमधुर स्वरसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारिका आत्मीय मित्र राज अनि म छु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य कार्यक्रम मुक्तक मधुरिमाका हरेक नवीनतम बसाइहरू तपाईँ साताको बिहिबार बेलुकी पाउने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्म सुन्न सक्नुहुन्छ मात्र अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जको ध्वनि तरङ्गमा र मित्र आज पनि तपाईँका साथ उसै गरी हामीलाई मिलेको छ तपाईँको माया उसै गरी मिलेको छ यो मायाको लागि म धन्यवाद दिन चाहन्छु र कार्यक्रम तपाईँ यति बेला विश्वको जुन कुनै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot N P मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा विभिन्न वेबसाइटहरू मार्फत विभिन्न ब्लगहरू मार्फत पनि तपाईँ कार्यक्रमलाई डाउनलोड गरेर सुन्न सक्नुहुन्छ कार्यक्रम डाउनलोडको लागि व्यवस्था गरिदिनुहुने रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जका प्राविधिक मित्रद्वय रिजन अनि लक्ष्मणप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु त्यस्तै चिसोपानी छ रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर सात सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई डुमरवाना बारा हाल युएमा रहनुहुने विकास नेउपाने सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ त्यस्तै कार्यक्रम मुक्तक मधुरिमालाई सहयोग गर्नुहुने ईश्वरपुर तिन बैलमा सर्लाहीका मित्र सरोज चौलागाईलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु मित्र आजको बसाइलाई अगाडि बढाउनु पर्ने हुन्छ तपाईँका धेरै मुक्तकहरू मैले पाएको छु रामशरण श्रेष्ठको मुक्तकबाट कार्यक्रमलाई अगाडि बढाउँदैछु चिसापानी छ रामेछापबाट हामीलाई साथ दिनुहुन्छ दिलको सबै किता पास गरिदिएँ मैले दिलको सबै किता पास गरिदिएँ मैले मुटु मेरो तिमीलाई खास गरिदिएँ मैले राजीनामा प्राण पनि चढाएर आजदेखि राजीनामा प्राण पनि चढाएर आजदेखि आफूलाई नै तिम्रो दास गरिदिएँ मैले आफूलाई नै तिम्रो दास गरिदिएँ मैले मुटु मेरो तिमीलाई खास गरिदिएँ मैले दिलको सबै किता पास गरिदिएँ मैले कसैको नाममा आफ्नो दिल नै पुरै सुम्पिएका कुरा धन्यवाद यो मुक्तकको लागि रामशरण श्रेष्ठलाई र आगामी दिनमा पनि यस्तै साथको म सधैँ अपेक्षा गरिरहेको हुनेछु सूर्य चेम्जोङको मुक्त यति बेला हाँसो मात्र दिउँ त छेडमै रुकी जान्छ हाँसो मात्रै दिउँ त छेडमै रुकी जान्छ आँसु दिउँ एकछिन पछि सुकी जान्छ के दिउँ त तिमीलाई त्यस्तो अर्को कुरा के दिउँ त तिमीलाई त्यस्तो अर्को कुरा माया दिउँ बिछोडमा मुटु दुखी जान्छ माया दिउँ बिछोडमा मुटु दुखी जान्छ आँसु दिउँ एकछिन पछि सुकी जान्छ वास्तवमै आफ्नो मायालुको लागि के अर्पण गर्ने त माया दिउँ माया अझ अमर छ र पनि साथ भने अमर रहँदैन एक दिन सबै त जानै पर्छ एक दिन बिछोड त सबैको हुन्छ ढिलो या चाँडो र त्यो बिछोडमा मुटु दुख समाया दिउँ भने आँसु दिउँ भने पनि सुकेर जान्छ हाँसो दिउँ भने हाँसो त झन् एकछिनमै बिलाउँछ के दिउँ त वास्तवमै कल्पना गर्नुहोस् त मित्र आफ्नो मान्छेलाई के दिने त निकै राम्रो मुक्तक सूर्य चेम्जोङको धन्यवाद यो साथको लागि जिएम दिपु देपेन्द्रको मुक्त यति बेला गेरु वस्त्र पहिरिएर जोगी बनेर गेरु वस्त्र पहिरिएर जोगी बनेर कतिसम्म बाँचिएला रोगी बनेर तिमीलाई भुल्ने नाममा झन्झन सम्झिरहेछु तिमीलाई भुल्ने नाममा झन्झन सम्झिरहेछु सधैँ भट्टीको पाहुना ढोगी बनेर सधैँ भट्टीको पाहुना ढोगी बनेर गेरु वस्त्र पहिरिएर जोगी बनेर कतिसम्म बाँचिएला रोगी बनेर धन्यवाद जिएम दिपु देवेन्द्रलाई खोलागाउँ पाँच सर्केना रुकुम हाल दिपायल डोटीदेखिको यो साथको लागि नारायण नेपालको मुक्त यति बेला रङ्ग पुगेपछि निकै छोटा हरपमा सुन्दर मुक्तक तयार पार्नु भएको छ नारायण नेपालले रङ्ग पुगेपछि ढङ्ग पुगेपछि आखा लाग्न थाल्छन् आँखा लाग्न थाल्छन् अङ्ग पुगेपछि अङ्ग पुगेपछि ढङ्ग पुगेपछि रङ्ग पुगेपछि निकै सुन्दर मुक्तक धन्यवाद नारायण नेपाललाई यो साथको लागि अनुधामी लेख्नुहुन्छ धनगढी तिन चटकपुरबाट खोज्दैछु मन्दिरमा भगवान् न भेटिन्छ नचिल खोज्दैछु मन्दिरमा भगवान् न भेटिन्छ नचिल स्वार्थी भएछन् दुःखमा न देखिन्छ नचिल मान्छेकै गुण सार्यो होला नि सङ्गत निकै हुन्छ रे मान्छेकै गुण सरे होला नि सङ्गत निकै हुन्छ रे टन्न कैलाशमा खाएर खुट्टा न टेकिन्छ नचेल टन्न कैलाशमा खाएर खुट्टा न टेकिन्छ नचेल खोज्दैछु मन्दिरमा भगवान् न भेटिन्छ नचेल स्वार्थी भएछन् दुःखमा न देखिन्छ नचेल यदि भगवान भइदिएको भए मान्छेको दुःखमा साथ दिन किन आउँदैनन् त त्यसैले पनि भगवानहरू मन्दिरमा छैनन् यही भाव थियो धन्यवाद अनुधामीलाई यो साथको लागि सरोज चौलागाई तडपन ईश्वरपुर तिन बैलवास सर्लाहीबाट लेख्नुहुन्छ शरीर राप देखाएर कोको कोलाको नाप देखाएर शरीर राप देखाएर कोको कोलाको नाप देखाएर हिँड्दैछौ नि ए सुन्दरी हिरोइनसँग मिलाप देखाएर अब तिमीले युवाहरू किन पछि लागेका नभन्नु किनकि अब तिमीले युवाहरू किन पछि लागेका नभन्नु किनकि गल्ती तिमीले गर्दैछौ नाइटोमा गुलाबी छाप देखाएर गल्ती तिमीले गर्दैछौ नाइटोमा गुलाबी छाप देखाएर शरीर राप देखाएर कोको कोलाको नाप देखाएर हिँड्दैछौ नि ए सुन्दरी हिरोइनसँग मिलाप देखाएर निकै सुन्दर मुक्तक अझ भनौँ शृङ्गारिक धारको मुक्तक धन्यवाद सरोज चौलागाईलाई यो साथको लागि देवी किरण प्रवासी बाँसी आठ दैलेखबाट लेख्नुहुन्छ कहिले जुन त कहिले तारा देखाउँदै कहिले जुन त कहिले तारा देखाउँदै प्रियाले सधैँ यस्तै पारा देखाउँदै प्यासले भौतारिँदै मैले पानी माग्दा प्यासले भौतारिँदै मैले पानी माग्दा ढोका थुन्सिन यार धारा देखाउँदै ढोका थुन्सिन यार धारा देखाउँदै प्रियाले सधैँ यस्तै पारा देखाउँदै कहिले जुन त कहिले तारा देखाउँदै धन्यवाद देवीकिरण प्रवासीको यो सुन्दर मुक्तकको लागि शिवगिरी चितवनबाट लेख्नुहुन्छ कहिले चेली सम्झन्छु कहिले चमेली सम्झिन्छु कहिले चेली सम्झिन्छु कहिले चमेली सम्झिन्छु गाउँमा हुँदाको सुसेली बहेली सम्झिन्छु रुन्छु कराउँछु अनि भक्का निन्छु परदेशमा रुन्छु कराउँछु अनि भक्का निन्छु परदेशमा जब तिम्रा भिजेका ती परेली सम्झिन्छु जब तिम्रा भिजेका ती परेली सम्झिन्छु गाउँमा हुँदा सुसेली बहेली सम्झिन्छु कहिले चेली सम्झन्छु कहिले चमेली सम्झन्छु परदेशमा रहँदाखेरि आफ्नो ठाउँको याद आफ्नो गाउँको यादले झकझगाएका भावहरू हुँदै थियो शिवगिरीलाई धन्यवाद यो साथको लागि इन्धन दिवी भण्डारी गुल्मी खैरेनी हाल रेगिस्तान मरुभूमिबाट लेख्नुहुन्छ भागिएन कदापि पीडासँग अनि पिरसँग भागिएन कदापि पीडासँग अनि पीरसँग रक्षा गर भनी भिक मागिएन मन्दिरसँग दैव र भावीसँग खुलेआम टक्कर लियो दैव र भावीसँग खुलेआम टक्कर लियो राखिएन गुनासो लेखान्तर तकदिरसँग राखिएन गुनासो लेखान्तर तकदिरसँग भागिएन कदापि पीडा अनि पीरसँग धन्यवाद इन्धन दिवी भण्डारीलाई यो साथको लागि कुमार केसी नरपानी पाँच गजत बाट लेख्नुहुन्छ भित्र छु बाहिर हुँदिन यार भट्टी भित्र छु बाहिर हुँदिन यार पिउने मात्र हो शराब छुदिन यार याद आइरहन्छन् तडपाइरहन्छ तर याद आइरहन्छन् तडपाइरहन्छ तर आँसु मात्र झर्छन् म रुदिन यार आँसु मात्र झर्छन् म रुदिन यार भट्टीभित्र छु बाहिर हुँदिन यार पिउने मात्र हो शराब छुदिन यार धन्यवाद कुमार केसीलाई नरपानी पाँच गजत अर्घा खाँचीदेखिको यो साथको लागि जीवन गौतम बागलुङ बाटाका चौरबाट लेख्नुहुन्छ हाल दक्षिण कोरियामा हुनुहुन्छ पहिले बालक बनायो बिस्तारै भोगी बनायो पहिले बालक बनायो बिस्तारै भोगी बनायो मलाई कालान्तरमै लुट्यो अनि जोगी बनायो यति मात्र दुःख दिएको कहाँ हो र विधाताले यति मात्र दुःख दिएको कहाँ हो र विधाताले जन्मेसी मर्नै पर्छ भन्यो फेरि रोगी बनायो जन्मेसी मर्नै पर्छ भन्यो फेरि रोगी बनायो पहिले बालक बनायो बिस्तारै भोगी बनायो मलाई कालान्तरमै लुट्यो अनि जोगी बनायो हाँस्नलाई ओठ खोले आँखा भरि आँसु हाँस्नलाई ओठ खोले आँखा आँखाभरि आँसु भयो बाँच्नलाई साथ रोजे दुनियाँ पार भयो बाँच्नलाई साथ रोजे दुनियाँ टाढ भयो यो मायाको संसारमा यो मायाको संसारमा आज धेरै चाल धेरे चाल गरी पिन्जडामा मलाई पार्यो यस्तै गर्नु थियो भने मुटु साक्ने बाचा केलाई यस्तै गर्नु थियो भने मुटु साक्ने बाचा केलाई बहनामा टाढा भयो जीवनभरि मन्जर मन मन्जलाई यो मायाको संसारमा यो मायाको संसारमा आज धेरै जाल भयो आज धेरै विषादले मलाई मार्यो त्यसरी नै बाँच्ने भए तिम्रो यादले मलाई मार्यो दो बाटोमै पुग्न नपाई गोरेटोमै एक्लो पार्यो तिम्रो लागि बाँच्छु भन्दा आफै भित्र लागे मर्न तिम्रो लागि बाँच्छु संसारमा यो मायाको संसारमा आज धेरै चाल हाँस्नलाई ओठ खोले आँखाभरि आँसु भयो बाँच्नलाई साथ खोजे दुनिया टाढा भयो शिशिर योगीको आवाज तपाईँले सुनिरहनु भएको छ र मित्र यो हो कार्यक्रम मुक्तक मधुरीमा साताको बिहिबार बेलुकी पाउने नौ बजेको बिबिसी नेपाली सेवा पछिको समयमा तपाईँसँगै रहनका लागि जुट्नका लागि हामी उपस्थित हुने गर्दछौँ र आजको बसाइमा पनि तपाईँका धेरै मुक्तकहरूसँगै समीपैमा रहिरहेका छौँ र तपाईँका मुक्तकलाई वाचन गरिरहेका छौँ त्यसो त आज शिवरात्रि पर्व हो यस महाशिवरात्रिको अवसरमा तपाईँ के गर्दै हुनुहुन्छ कुन्नी यति बेला हामीलाई साथ दिनुभएको छ यो रात्रिकालीन प्रहरमा भन्ने विश्वास भने हाम्रो रहेको छ र चाडबाडको नाममा विकृति नफैल्याउनका लागि पनि म आग्रह गर्न चाहन्छु र नसालु पदार्थहरू सेवन नगर्नु हुन पनि म सचेत गराउन चाहन्छु आत्मीय मित्रहरूलाई त्यसो त मुक्तक मधुरिमाका आदरणीय आत्मीय मित्रहरू पक्कै पनि त्यो चाडबाडको नाममा त्यो विकृति भित्र्याउन तयार हुनुहुन्न यो मलाई राम्रोसँग थाहा छ र यो तयार नहुनु भएकोमा असल समाज निर्माण गर्नलाई साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद मुक्तक अगाडि बढाउन चाहन्छु प्रमोद रेग्मी गोगन पानी छ मनखुटार धादिङबाट लेख्नुहुन्छ मेरो भन्दा ठुलो जात देखाएर गयो मेरो भन्दा ठुलो जात देखाएर गयो पाइला बेच्ने त्यही लात देखाएर गयो चोखो प्रेम गर्ने त त नालायक भन्थ्यो चोखो प्रेम गर्ने त त नालायक भन्थ्यो नभन्दै आफ्नो औकात देखाएर गयो नभन्दै आफ्नो औकात देखाएर गयो मेरो भन्दा ठुलो जात देखाएर गयो पाइला बेच्ने त्यही लात देखाएर गयो धन्यवाद प्रमोद रेग्मीलाई यो साथको लागि महेश भुषाल सन्धि खर्क मिडिया चोक अर्घाखाँचीबाट लेख्नुहुन्छ विद्वान कहाँ छ विदुषी कहाँ छ विद्वान कहाँ छ विदुषी कहाँ छ मेरो प्रश्न उप्रति खुसी कहाँ छ जसले गर्छ जे गर्छ स्वार्थकै निम्ति गर्छ जसले गर्छ जे गर्छ स्वार्थकै निम्ति गर्छ सकारात्मक सोचको चापलुसी कहाँ छ सकारात्मक सोचको चापलुसी कहाँ छ मेरो प्रश्न उप्रति खुसी कहाँ छ विद्वान कहाँ छ विदुषी कहाँ छ धन्यवाद महेश भुसाललाई माधव पोखरेल अनुराग देवघाट धाम तनहुबाट लेख्नुहुन्छ नभएको प्रमाण अनि तथ्य बनाउँछ न भएको प्रमाण अनि तथ्य बनाउँछ लैला मजनुको प्रेमलाई असत्य बनाउँछ सानो यो दुनियाँले माया छैन भन्दै सानो यो दुनियाँले माया छैन भन्दै हामी जस्तै कतिलाई नेपथ्य बनाउँछ हामी जस्तै कतिलाई नेपथ्य बनाउँछ न भएको प्रमाण अनि तथ्य बनाउँछ लैला मजनुको प्रेमलाई असत्य बनाउँछ धन्यवाद माधव पोखरेल अनुरागलाई यो साथको लागि सागर खनाल कोपोवा पाँच कपिल वस्तुबाट लेख्नुहुन्छ जीवनभरको पीडा स्वीकार गरेर जीवनभरको पीडा स्वीकार गरेर के पायो एउटै भूल बार बार गरेर प्रवेश निषेध ठाउँमा नजानु पर्थ्यो तिमी प्रवेश निषेध ठाउँमा नजानु पर्थ्यो तिमी हो गर्यौ ठुलो गल्ती हतार गरेर हो गर्यौ ठुलो गल्ती हतार गरेर जीवनभरको पीडा स्वीकार गरेर के पायौ एउटै भुल बार बार गरेर जीवनभरको पीडालाई स्वीकारेर बस्दैमा र एउटै भुललाई बारम्बार दोहोऱ्याउँदैमा आखिर के प्राप्त भयो त यही प्रश्न मुक्तक मार्फत खोज्दै हुन्थ्यो सागर खनाल धन्यवाद यो साथको लागि आलोक चौधरी लमही दाङबाट लेख्नुहुन्छ आजकल खै कस्तो प्यार गरिन्छ आजकल खै कस्तो प्यार गरिन्छ मोलतोल अनि व्यापार गरिन्छ पहिला चोट मात्रै दिन्छन् पहिला चोट मात्रै दिन्छन् अनि पछि नाटक उपचार गरिन्छ अनि पछि नाटक उपचार गरिन्छ मोलतोल अनि व्यापार गरिन्छ प्यारमा पनि मोलतोल अनि पैसाका कुरा गर्ने यस प्यारले कस्तो नतिजा देला त यही प्रश्न मुक्तक मार्फत धन्यवाद आलोक चौधरीलाई यो साथको लागि विनोद पोखरेल माडीबाट लेख्नुहुन्छ हुन चाहिँ हुन्छ तर खै कुन्नी के कति हुन्छ हुन चाहिँ हुन्छ तर खै कुन्नी के कति हुन्छ के प्रगति हुन्छ होइन भने पनि दुर्गति हुन्छ हुन चाहिँ हुन्छ तर खै कुन्नी के कति हुन्छ के प्रगति हुन्छ होइन भने पनि दुर्गति हुन्छ यदि तिमीले जीवनभर साथ दिने मुद्दा उठायौ भने यदि तिमीले जीवनभर साथ दिने मुद्दा उठायौ भने सम्झ हामी दुई बिचमा पक्कै सहमति हुन्छ सम्झ हामी दुई बिचमा पक्कै सहमति हुन्छ हुन चाहिँ हुन्छ तर खै कुन्ने के कति हुन्छ निकै सुन्दर मुक्तक धन्यवाद विनोद पोखरेललाई यो साथको लागि पुष्कर सहयात्री सिन्धुलीबाट लेख्नुहुन्छ कलम थियो त्यहाँ रक्ताम्य तरबार थियो कलम थियो त्यहाँ रक्ताम्य तरबार थियो हिजोकै हो तर समाचार दमदार थियो मलामी र सलामी त उसले पाएन क्यारे मलामी र सलामी त उसले पाएन क्यारे किनकि ऊ एक श्रमजीवी पत्रकार थियो किनकि ऊ एक श्रमजीवी पत्रकार थियो कलम थियो त्यहाँ रक्ताम्य तरबार थियो हिजोकै हो तर समाचार दमदार थियो धन्यवाद यो साथको लागि पुष्कर सहयात्रीलाई कुमल भट्ट न्युयोर्कबाट लेख्नुहुन्छ सधैँभरि फुल्ने रहर कसलाई हुँदैन र सधैँभरि फुल्ने रहर कसलाई हुँदैन र स्वतन्त्र भई डुल्ने रहर कसलाई हुँदैन र दौडेको छ जिन्दगानी सुख शान्ति खोज्दै दौडेको छ जिन्दगानी सुख शान्ति खोज्दै आनन्दले झुल्ने रहर कसलाई हुँदैन र आनन्दले झुल्ने रहर कसलाई हुँदैन र सधैँभरि फुल्ने रहर कसलाई हुँदैन र धन्यवाद कोमल भट्टलाई मित्र हामी अलिकति अन्त्यमा छौँ कार्यक्रमको त्यसैले पनि मैले छिटो छिटो तपाईँको मुक्तक अगाडि बढाउने क्षणमा छु श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट संस्कृतिलाई विकृति बनाउन हुन्न संस्कृतिलाई विकृति बनाउन हुन्न नसाली चाडलाई मनाउन हुन्न परम्परा जोगाउने नाम लिएर परम्परा जोगाउने नाम लिएर खराबपनको छाप जनाउन हुन्न खराबपनको छाप जनाउन हुन्न संस्कृतिलाई विकृति बनाउन हुन्न धन्यवाद एउटा अन्तिम मुक्तक तिलक निष्कर्ष रत्नगर सातबाट होस् झुपडी तर उसको लागि दरबार थियो होस् झुपडी तर उसको लागि दरबार थियो उसकै मानिससँग प्यारो घरबार थियो ईश्वरको सृष्टिमा सबलाई न्याय छैन ईश्वरको सृष्टिमा सबलाई न्याय छैन त्यसैले त आज उसको हातमा तरबार थियो त्यसैले त आज उसको हातमा दरबार थियो होस् झुपडी तर उसको लागि दरबार थियो उसकै मानिससँग प्यारो घरबार थियो धन्यवाद यो सुन्दर मुक्तकको लागि तिलक निष्कर्षलाई मित्र आजको लागि भने कार्यक्रम मुक्तक मधुरिमाको समय सकिसकेको छ अर्को साता फेरि पनि तपाईँसँगै रहनका लागि तपाईँको मुक्तकसँगै रहनका लागि हामी पक्कै पनि उपस्थित हुनेछौँ यति बेलासम्म जहाँ रहेर अनि जस्तो सुकै अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो यसको लागि धन्यवाद अनि यतिन्जेलसम्मको आत्मिक प्राविधिक साथको लागि आत्मीय मित्र राजलाई धन्यवाद दिँदै तपाईँकै मित्र रामु आचार्य पनि मुक्तक मधुरिमाको आजको यो बसाइबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निदरीको कामना